पीडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीडितहरूले नलिने भएका छन् पीडितहरूले आफ्नो योजना अनुसार खर्च गर्न नपाउने भएपछि सो रकम नलिने निर्णय गरेको बादरमोडे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ गत फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी पुग्नु भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बादरमोडे घटनाका पीडितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो पीडितहरूले आफ्नो ढङ्गले गाई बाख्रा पालन आफ्नो औषधि उपचार लगायतका काममा खर्च गर्न चाहे पनि नेपाल सरकारको निर्देशिकामा त्यसरी खर्च गर्न पाइने व्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम उपलब्ध गराएको थिएन यसैबीच पीडितको सक्रियतामा बनेको बाँदरमोडे स्मारक जोखिममा परेको छ कल्याणपुर गाविसको सर्वदलीय संयन्त्रले निर्णय एउटा र काम अर्को गर्दा स्मारक जोखिममा परेको पीड़ित परिवारको गुनासो रहेको छ स्मारक नेपाली सेनाको आर्थिक सहयोगमा झण्डै पाँच लाखको लागतमा निर्माण गरिएको थियो माडी बगौडा गाविस वार्ड नम्बर नौमा पर्ने नेपाल र भारतको सीमा क्षेत्र सोमेश्वर डाँडामा भारतले आफू खुसी मन्दिर बनाउने काम रोकेको छैन सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालमा पर्ने सोमेश्वर डाँडामा पुरातात्विक महत्त्व बोकेको ठाउँ आफ्नो कब्जामा लिएर मन्दिर बनाउनेको काम अगाडि बढाएको छ सोमेश्वर डाँडामा रहेको एक पुरानो शिव मन्दिर भत्काएर भारतले नयाँ मन्दिर बनाउँदैछ मन्दिर बनाउनको लागि निर्माणका सामग्रीहरू एसएसबीले लगिसकेको छ माडिका नीलकण्ठ सापकोटाले निर्माण गरेको यस मन्दिरको दुई सालमा शिलान्यास भएको थियो सापकोटा विषम दुई हजार छब्बिस सालमै त्यस स्थानमा पुगेका थिए सोमेश्वर गढी मन्दिरमा गई पूजा गरीमा पापबाट मुक्त हुने जनविश्वास रहेको छ यसको पूर्वपट्टि महेश्वरी गंगा रहेको छ सापकोटाले त्यहाँ बत्तीस बोरा सिमेन्ट र तीन क्विन्टल रड खर्चेका छन् पैदल हिँडेर सीमा क्षेत्र सुमेश्वर डाँडा पुग्ने तीन घण्टा लाग्ने गर्दछ दुई सालमा यस मन्दिर निर्माण सम्पन्न गरिएको थियो सोमेश्वर गढी मात्र होइन भारतले अहिले गढीबाट झण्डै एक किमी माडीतर्फ लग रहेको माडीतर्फ रहेको पातल गंगा समेत आफूहरूको रहेको भनी नेपाली भूमिमा धावा बोल्दै आएको छ डाँडाबाट भारततर्फको एक किमी पर रहेको बङ्गला पहिले नेपाली शासकहरूले शिकार खेल्ने क्रममा बास बस्नका लागि प्रयोग गर्ने गरेको गर्दीका एकान्त भूषालले बताउनु भएको छ तर अहिले यो बङ्गालमा एसएसबीहरू बसेका छन् नेपालको सीमा क्षेत्र रक्षार्थ सशस्त्र प्रहरी सीमा सुरक्षा बल गठन भएको छ चितवनको आँपटारीमा सीमा सुरक्षा बलको कार्यले रहेको छ उसले बेला बखतमा मात्र त्यहाँको सामान्य जानकारी लिने गरेको छ तर स्थानीयवासी भने सीमा सुरक्षा बल आँपटारीमा नभई सीमा आसपासमा क्षेत्रमा राख लगेर राख्नुपर्ने बताएका छन् राज्यहरूले आफूहरूको योगदानको कुनै कदर नगरेको पूर्व राष्ट्र सेवकहरूले गुनासो गरेका छन् पूर्व कर्मचारी सेवा परिषद नेपाल भरतपुर शाखाले आज भरतपुरमा आयोजना गरेको परिवर्तित सन्दर्भमा पूर्व राष्ट्र सेवकको भूमिका विषय विचार गोष्ठीमा सहभागी बोल्ने सहभागीहरूले यस्तो गुनासो गरेका हुन् उनीहरूले आफ्नो ज्ञान सिप र अनुभवलाई उपयोग गर्ने उपयुक्त वातावरण बन्न नसकेको र आफूहरूलाई राज्यले पनि उपेक्षा गरेको बताएका छन् उनीहरूका अनुसार पूर्व कर्मचारीहरूको अनुभवबाट राज्यले पाठ सिक्नु आवश्यक रहेको छ राज्यलाई आवश्यक पर्दा आफूहरूले सुकै अवस्थामा पनि सहयोग पुर्याउन तयार रहेको भन्दै अझै पनि पूर्व राष्ट्र सेवक मध्ये अधिकांशको अवस्था दयनीय भएकोले राज्यले उनीहरूको पक्षमा पनि दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरेका छन् कार्यक्रममा परिषदका केन्द्रीय अध्यक्ष भरत थापाले नेपालको वर्तमान परिप्रेक्ष्यमा पूर्व राष्ट्र सेवकको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो परिषद भरतपुर शाखाका अध्यक्ष श्यामजी अतिथिको अतिथिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मा प्रहरी उपरीक्षक दीपक थापा स्थानीय विकास अधिकारी तिलक पौडेल लगायतको उपस्थित रहेको थियो पूर्वी चितवनको कुम्रोज गाविसमा रहेको गवाई माध्यमिक विद्यालयमा शौचालय र खानेपानीको उचित व्यवस्था नहुँदा विद्यार्थीहरू समस्यामा परेका छन् पाँच सय चालिसजना विद्यार्थी रहेको सो विद्यालयमा रहेका दुईवटा शौचालय जीर्ण भएपछि विद्यार्थीलाई समस्या भएको हो साँगुरो र जीर्ण शौचालय प्रयोगमा निकै समस्या देखिएको छ शौचालयमा पानीको व्यवस्था नहुनु शौचालय जान पढाइने छाडेर लाइन बस्नुपर्ने समस्या रहेको विद्यालयका प्रधान नारायण प्रसाद अर्यालले बताउनु भएको छ विद्यालयमा खानेपानीको समेत समस्या रहेको विद्यार्थीहरूले बताएका छन् पानीको लागि एउटा चापाकल भए भए पनि त्यसमा पनि समय समयमा पानी नआउनाले समस्या हुने गरेको विद्यार्थीहरूको गुनासो रहेको छ जिल्लाको सुगम क्षेत्रमा नै अवस्थित यो विद्यालय भौतिक हिसाबमा समेत जीर्ण रहेको छ विद्यालय गएको टेस्ट परीक्षामा जिल्ला प्रथम हुन सफल भएको थियो भने दुई हजार सडसठी अडसठीको एसएलसी सीमा पूर्वी चितवनमा प्रथम हुन सफल भएको थियो केही दिनदेखि वर्षा हुन छाडेपछि चितवनमा गर्मी भत्ते बढेको छ गर्मीले दिउँसोको समयमा चितवनका बजार क्षेत्रमा चहल पहल घटेको छ विगत तीन दिनदेखि यहाँ वर्षा भएको छैन जसका कारण साँझ बिहान कोठामा पनि पसिनाको सामना गर्नु परेको स्थानीयले बताएका छन् गर्मीले जुस पसलहरूमा सर्वसाधारणको भिड बढेको छ अत्याधिक गर्मी हुन थालेपछि चितवनको भरतपुरको अस्पतालमा बिरामीको चाप बढ्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन् भरतपुर विमानस्थलको तापक्रम मापन केन्द्रले पछिल्लो दुई दिनदेखि गर्मी बढ्न थालेको जनाएको छ केन्द्रका अनुसार चितवनमा यो वर्ष गर्मी पैँतिस दशमलव आठ डिग्रीसम्म पुगेको छ भरतपुर अस्पतालका आइसियु प्रमुख डाक्टर विजय पौडेलले गर्मीको संकेत देखिए पनि बिरामीको संख्या बढी नसकेको बताउनु भएको छ नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको आज सात वर्ष पूरा भएको छ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दिनको सम्झनामा दलित संघ संस्था र अधिकार कर्मीहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेका छन् दुई हजार जेठ एक्काइस गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि जातीय विभेदका घटनाका दोषीलाई राजनीतिक संरक्षण मिल्नाले भेदभाव कायमै रहेको दलित अधिकार्मीहरूको भनाइ छ जातीय विभेद उन्मूलन हुन नसकेको विषयमा सहकर्मी सम्झना श्रेष्ठले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला संयोजक मुकुन्द दाहालसँग कुराकानी गर्नुभएको छ सुनौ अबको क्रममा सोही कुराकानी नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको चाहिँ सात वर्ष भइसकेको छ यस बिचमा चाहिँ यो कतिको भेदभावपूर्ण अवस्था यो छुवाछुतको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ यहाँले नेपाल चाहिँ जुन छुवाछुत मुक्त राष्ट्र घोषणा भएको सात वर्ष बितिसक्दा पनि यो छुवाछुत र भेदभावका जातीय भेदभावका घटनाहरू अहिले पनि भइराखेका छन् जुन रूपमा यो एकदमै कम हुनुपर्ने घट्दै जानुपर्ने यसको चाहिँ अन्त्य हुनुपर्ने हो गत वर्ष र यस वर्षको तुलना गएका दुई वर्षहरू हेर्ने हो भने यसमा चाहिँ भेदभावका घटनाहरू चाहिँ घटेका छैनन् बरु केही हदसम्म बढ्दै गइरहेका छन् यो चाहिँ एउटा मानवाधिकारको दृष्टिकोण हेर्ने हो भने यो गम्भीर खालको प्र एउटा अवस्था हो र हुनु त अहिले जातीय भेदभावको जुन अवस्था छ नेपालको संविधानमा छैन कानुनमा छैन र अहिले मुख्यतया यो जातीय भेदभावको चाहिँ जुन भेदभाव चाहिँ सामाजिक रूपमा रहेको छ र मानिसहरूको मानसिकतामा सोचाइमा धारणामा रहेको छ संविधानका कानुनमा भन्दा पनि मानिसहरूको विशेष गरी समाजमा मानिसहरूको सोचाइमा धारणामा र बाँकी रहेको छ र त्यसले मानिसहरूका व्यवहारहरूलाई चाहिँ प्रभावित पारिरहेको छ वृद्धि हुनुको कारण चाहिँ यहाँले के देख्नुहुन्छ पुरानै अन्धविश्वासी धारणा राख्छन् समाजमा यस्ता खालको धारणा व्याप्त छ अनि यो यो धारणाका कारणले गर्दा त्यस्तो खालको एउटा मानवाधिकार सञ्चेतनायुक्त धारणा नभएका व्यक्तिहरूले त्यस्ता खालका घटनाहरू खास गरी व्यवहार जस सार्वजनिक ठाउँहरूमा धारो पानी त्यसपछि गएर विद्यालय लगायतका ठाउँहरूमा पूजा मठ मन्दिर आदि ठाउँहरूमा सांस्कृतिक कार्यक्रमहरूमा सांस्कृतिक क्रियाकलापहरूमा चाहिँ त्यस्ता खालका घटनाहरू देखिने गरेको छ त्यसको मुख्य कारण भनेको चाहिँ समाजमा र विशेष गरी व्यक्तिहरूमा रहेको समाजमा रहेको जुन एउटा धारणा छ त्यो परम्परागत धारणा छ अन्धविश्वासी धारणा छ त्यो धारणाको कारणले गर्दा यो अहिले पनि बढिराखेको छ जाति भेदभाव हटाउन बनेको जुन एन छ नि यो चाहिँ कानुनमा फितलो भएको हुनाले चाहिँ यस्तो भएको हो भन्न मिल्छ होइन यसमा अरू फितलो मात्रै होइन होइन यसको मुख्य कुरा भनेको मैले भने नि जातीय भेदभावको कुरा संविधानमा कानुनमा नभए पनि राज्यले चाहिँ भेदभाव नगरेको भए पनि समाजमा अहिले पनि जातीय भेदभावको मान्यता जुन पुरानो हाम्रो जस्तो दलित र गरिब छुवाछुत गर्ने दलित र गरिब दलित बिचको जुन एउटा दुरी छ छुन हुने र नहुने जुन अवधारणा जुन धारणा छ त्यो धारणा चाहिँ अहिले पनि समाजमा विद्यमान छ हो त्यो धारणा नहटेसम्म हरेक मानिसले हामी मानिस कोही कुनै पनि कारणले हामी साना पनि छैनौँ हामी ठुला पनि छैनौँ इज्जत र मर्यादामा हामी सबैको समान एउटा समानता छ अथवा इज्जत र मर्यादामा हामी समान छौँ भन्ने कुरा नभएसम्म त्यो कुरा आत्मसात नगरेसम्म यो अवस्था रहन सक्छ यो बुझाइको अन्त्य नभएसम्म अथवा यो जातीय भेदभाव विरुद्धको जुन मानवीय सचेतना होइन हरेक व्यक्ति व्यक्तिमा नपुगेसम्म यस्तो खालको घटनाहरू भइरहन सक्छ तर यसलाई यस्तो हुँदाखेरि त्यस्तो जातीय भेदभाव गर्नेहरूलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था र साथसाथै तपाईँले भने जस्तो प्रभावकारी कार्यान्वयनको व्यवस्था गरेर यो कुरालाई यसलाई निलिकन गरिन्छ एकातिर शिक्षा अर्कोतिर यसको कार्यान्वयन प्रभावकारी बनाएर चाहिँ यो अवस्थालाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ जस्तो यो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा नहुनुमा चाहिँ मुख्य गरी कसलाई चाहिँ जिम्मेवार ठान्नुहुन्छ यहाँ जातीय विरुद्ध विरुद्ध जातीय समानताको जुन शिक्षा छ मानवाधिकार जुन सचेतना छ मानवाधिकारको सचेतना सबैमा प्रत्येक व्यक्ति व्यक्तिमा पुर्याउन सके मात्र यो कुरा अन्त्य हुने भएन यसमा पहिलो जिम्मेवारी सरकारको दोस्रो जिम्मेवारी राजनीतिक दलको तेस्रो जिम्मेवारी विभिन्न किसिमका सामाजिक संस्था सञ्चार माध्यम होइन कानुन व्यवसायी विभिन्न पेसाकर्मीहरू को भूमिका हो भने चौथो भूमिका भनेको हरेक व्यक्ति व्यक्तिले पनि यो कुरालाई यो कुरामा योगदान गर्न सक्छन् व्यक्ति व्यक्तिको पनि यसमा भूमिका हुन सक्छ अन्त्यमा यो भनिदिनुहोस् कि नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भयो जसरी यसलाई चाहिँ अन्त्य गर्नको लागि चाहिँ के गर्न सकिएला यसलाई एउटा चाहिँ एक हप्ताको हुन्छ कि एक महिनाको हुन्छ कि एउटा विशेष अभियान सञ्चालन गर्नुपर्छ त्यो विशेष अभियान मार्फत के लैजानुपर्छ भने समाजका प्रतिष्ठित व्यक्तिहरू राजनीतिक दलका कार्यकर्ताहरू होइन राज्यका निकायका प्रमुख जिम्मेवार पदाधिकारीहरू विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सञ्चार माध्यमहरू वकिलहरू लगायत सबै सचेत समुदायहरू गाउँ गाउँ बस्ती बस्तीमा होइन दलित र गैर बिचमा सँगै बसेर सँगै खाएर एउटा सहकार्यका सहभोज र सहकार्य गर्दै सामान्य मान्छेले अथवा कमजोर मान्छेले त्यो कुरा गर्दा त्यसलाई ग्राह्य मानिँदैन त्यसै गरेर समाजका सचेत सङ्गठित जिम्मेवार सरकारी गैर सरकारी क्षेत्रमा काम गर्ने सामाजिक क्षेत्रमा काम गर्ने सबैले आफ्नो ठाउँमा बसेर एउटा अभियान सञ्चालन गरेर एक हप्ताको अभियान दलित गैर दलित सबैका घर घरमा त्यो सन्देश पुर्याउने र सबै जातिका मान्छेहरू सँगै बसेर सहभोज गरेर सहकार्य गरेर एउटा क्रियाकलाप गरिन्छ र एउटा विशेष अभियान धेरै कुरा चाहिँ समाधान हुन सक्छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा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 किसिमका जात जातिको नाउँमा विभिन्न किसिमका यो हजुरको यो खण्ड खण्ड गरेको छ जस्तै रोजगारको काममा होस् चाहे अन्य कुरामा होस् जातभात छुट्याइरहेको छ त्यो किसिमको अन्त्य नभएसम्म कुनै पनि किसिमको जातभातको अन्त हुन सक्दैन यसको निर्मूल गर्नको लागि स्वयं व्यक्ति आफै नै व्यक्ति आत्मविवेकमा कुनै किसिमको जातपात यो नेपालमा अथवा संसारमा कुनै पनि कुनामा छैन भन्ने किसिमको एउटा राखेर जबसम्म मान्छेमा जनचेतना हुँदैन तबसम्म यो कुराको अन्त्य हुन सक्दैन जसरी एउटा नेपाल सरकारले तपाईँको एउटा रोजगारीमूलक होस् चाहे अथवा वैदेशिक रोजगारको लागि होस् तर अन्य योजनामूलक काममा जबसम्म उसले दलित कोटा विपन्न कोटा मधेसी कोटा भनेर जबसम्म यसको अन्त्य गर्दैन तबसम्म यो विभिन्न किसिमका बाहुनले तल्लो जातिलाई हेप्ने प्रवृत्ति र अन्य आफूबाट हेप्ने प्रवृत्ति निरन्तर रूपमा चलिरहन्छ उनीहरूलाई शिक्षा शिक्षामा बढी जोड दिने सरसफाइमा बढी जोड दिने अनि त्यसपछि जोड दिइसकेपछि अब जातीय सद्भावको हिसाब किताबमा जातीयता भन्ने कुरो पुरुष र महिला मात्रै हो अरू कुनै जाति छैन सबै एउटै जाति हो एकै आपसमा मिलेर जानुपर्ने हुन्छ यही नै हो जातीय सद्भावना कायम गर्नको लागि नेपालले एउटा राम्रो काम गर्नुपर्छ नेपाल एउटा चार हजार छत्तिस वर्णको फुलबारी हो भनेर हामी भन्छौँ तर नेपालकै अधिकांश व्यक्तिहरू त्यही व्यक्तिहरू माथि राज्य सञ्चालन गर्न भनेर जान्छन् अनि उनीहरू गइसके पछाडि हामीले मञ्चमा जब गएर भाषण गर्छन् सम्पूर्ण जात जातिहरू एउटै हुन् सबैको लागि हामीले एउटै काम गर्नुपर्छ भनेर भन्छन् तर त्यो यथार्थमा हुँदैन सम्पूर्ण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बस्ने हरेक जात जाति हामी नेपाली हौँ भन्ने भावना नेपालीहरूमा छ तर माथि जाने